राशिफलको सुरुवातमा मेष राशि मेष राशि हुने तपाईँ दान पुण्यका कार्यतर्फ मन आकर्षित बन्नेछ कुनै पर्यटकीय स्थल तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ आजको दिन घरमा उज्यालो सफा र स्वच्छ लुगा लगाई बस्नाले आज तपाईँ बौद्धिक र प्राज्ञिक क्षमतामा वृद्धि हुनेछ तपाईँको साँझमा रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना रहेको छ यसै गरी आजका लागि शुभ अङ्क छ अनि तपाईँको शुभ शुभ रङ सफा र चम्किलो रहेको छ मेष राशि हुने तपाईँको वृष राशि वृष राशि हुने तपाईँ मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ गरासी वातावरण दाम्पत्य र प्रणय सम्बन्धमा आज असहजता आउन सक्छ कसैसँग व्यर्थमा वाद विवाद पनि हुनसक्छ गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ कुनै महत्त्वपूर्ण काम गर्न बाँकी भए आज त्यसलाई स्थगित गर्नुहोला आजको लागि तपाईँको शुभ अङ्क पाँच र शुभ रङ वैजनी वा पहेँलो रहेको छ वृष राशि हुने तपाईँको यसै गरी मिथुन राशि मिथुन राशि हुने स्वास्थ्य स्थितिमा समेत अनुकूलता आउनेछ काम गर्न जाँगर चल्नेछ उत्साहपूर्ण समय रहेको छ घुमघाम भेटघाट र मनोरञ्जन आदिमा दिन बित्नेछ कतै मेहनतीको अह आज चाहिँ कतै मेजमानीको अनुकूलता समेत प्राप्त हुनसक्छ आज तपाईँलाई कतैबाट निम्ता पनि आउन सक्छ दाम्पत्य सम्बन्ध सुखद रहला प्रेमको सम्बन्धमा बाँधिने बेला रहेको छ आज तपाईँको मिथुन राशि हुने तपाईँको कर्कट राशि कर्कट राशि हुने तपाईँ काममा बाधा अडचन उत्पन्न होला आकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकोले आहार विहार खानपिनमा विशेष सतर्कता अपनाउनु पर्नेछ शारीरिक प्रतिस्पर्धा तर्क विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त होला आजका लागि शुभ पाँच र शुभ रङ पहेँलो हो कर्कट राशि हुने तपाईँको सिंह राशि आज शैक्षिक प्रगतिका लागि ठुलो फड्को मार्न सक्ने दिन रहेको छ पठन पाठनमा ध्यान दिनु बेस हुनेछ मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ गुरुजुन अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् आजका लागि शुभ अङ्क नौ र शुभ रङ गाडा रातो रहेको छ सिंह राशि हुने तपाईँहरूको कन्या राशि आज झैझगडा र वाद विवादबाट टाढा बस्ने दिन हो खास गरी हाकिम मातापिता वा विशिष्ट व्यक्तिसँग वाद विवाद पर्ने सम्भावना छ प्रेममा विश्वासको वातावरण नभएको महसुस हुनेछ शरीरमा आलस्यता देखिनेछ चोटपटक पनि लाग्न सक्छ आजको लागि शुभ अङ्क दुई र शुभ रङ सेतो रहेको छ कन्या राशि हुने तपाईँहरूको तुला राशि नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ आज भोज भत्तर खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्नेछ सानातिना कुरामा अल्मलिने समय रहेको छैन तपाईँको मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्न लाग्नुपर्ने देखिन्छ तपाईँ आजका लागि शुभ अङ्क सात र शुभ रङ निलो रहेको छ तुला राशि हुने तपाईँको वृश्चिक राशि वृश्चिक राशि हुने तपाईँ मिष्ठान्न भोजनको अवसर प्राप्त होला आर्थिक लगानी गर्ने समय आएको छ धेरै थोरै लगानी गर्नुपर्ने देखिन्छ तपाईँको बोलीको प्रभाव बढ्नेछ आफन्तले प्रशंसा गर्नुहुनेछ जोस र जाँगरमा वृद्धि होला व्यापारिक कारोबारमा सुमधुरता आउनेछ आजका लागि शुभ अङ्क छ र शुभ रङ सेतो रहेको छ वृश्चिक राशि हुने तपाईँको धनुराशि नयाँ कामको लागि नयाँ अवसर आउला निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ शुभ समाचार प्राप्त हुने योग छ मन त्यसै त्यसै फुरुङ्ग हुने समय रहेको छ दैनिक काज काम सजिलै सम्पन्न हुनेछन् आफन्त र मित्रसँग भेटघाट र रमाइलो गरिनेछ आजको लागि शुभ अङ्क चार र शुभ रङ हरियो रहेको छ धनुराशि हुने तपाईँहरूको मकर राशि आज यात्राको योग छ सवारी साधन चलाउँदा वा बाटो काट्दा निकै होस पुर्याउनु पर्नेछ कतै दुर्घटनामा पनि पर्न सकिन्छ स्वास्थ्यमा खराब उत्पन्न हुनसक्छ खानपिनमा नियन्त्रण गर्नु बेस होला काममा बाधा हुनाले र धनको अभावमा मन अशान्ति र छटपट्टि व्याप्त हुनेछ धेरै उमङ्ग नल्याउनुहोला आजका लागि तपाईँको शुभ अङ्क एक र शुभ रङ कलेजी रहेको छ मकर राशि हुने तपाईँको कुम्भ राशि कुम्भ राशि हुने तपाईँ सानातिना कुरामा अल्मलिने समय रहेको छैन आत्मविश्वास र पराक्रममा वृद्धि होला मन एकचित्त बनाएर लक्ष्य प्राप्तितर्फ लागिरहनुपर्ने देखिन्छ धार्मिक तथा आध्यात्मिक क्षेत्रका काममा सहभागी बन्नु पर्ला नोकरी गर्नेले मान सम्मान पाउनेछन् आजका लागि शुभ अङ्क नौ र शुभ रङ मिर्के बुट्टे रहेको छ कुम्भ राशि हुने तपाईँको र अन्त्यमा रहेको छ मीन राशि मीन राशि हुने तपाईँको स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ला पारिवारिक सुख समृद्धिमा वृद्धि होला काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त होला नवीन रोजगारीको सम्भावना रहेको छ प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त गरिनेछ आजका लागि शुभ अङ्क चार र शुभ रङ पहेँलो रहेको छ मीन राशि हुने तपाईँको यी तपाईँ तपाईँको भाग्यमा आधारित रहेर तयार पारिएका बाह्र राशिहरू राशिको राशिफल राशिफल जोडिसके पछाडि तपाईँले राशिफलमा जे जस्तो हामीले यहाँबाट वाचन गरे पनि तपाईँ आफ्नो कर्ममा अडिक भएर लाग्नुपर्ने हुन्छ र परोपकारजन्य काम सामाजिक काम आफूलाई भन्दा अरूलाई फाइदा पुग्ने काम गर्नुभयो भने पक्कै पनि तपाईँको मनमा शान्ति छाउनेछ तपाईँको जीवनको सार्थकता